नमस्कार अनि हार्दिक हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोगा गानमा तपाईँलाई स्वागत छ दर्पण पारिका मित्र र सँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम लोक आँगनको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् आज पनि तपाईँको लागि हामीले खुल्ला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको दुईवटा फोन लाइन आज पनि खुल्ला गरिसकेका छौँ आउनुहोस् रमाइलो गरौँ एकैछिन भए पनि तपाईँसँग त्यो कला छ कला छ भने विशुद्ध लोकभाकाको भाकाको व्यवसाय हो लोक गाउन चाहनुहुन्छ भने लोकगीत भनेपछि असाध्यै तपाईँलाई मनपर्छ भने फोन गर्नुहोला र तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ र मिठा मिठा लोकभाकाहरू पनि तपाईँलाई हामी सुनाउने नै छौँ कार्यक्रम लोगागानको यो व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ यो बसाइमा रहेर हामी तपाईँकै भाकाहरू सुन्छौँ तपाईँकै लयहरू सुन्छौँ तपाईँकै शब्दहरू सुन्छौँ यो बसाइमा आएर राम्रोसँग गाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउने गर्छौँ विजेताले यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउने गर्छौँ तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउँछौँ ती भाकाहरूलाई हामी टपक्क टिप्छौँ र यो लोक आँगनको बसाइमा आएर गाउने गर्छौँ कार्यक्रमको सुरुवातमा म एउटा लोक भाकालाई गाडी जोड्छु त्यसपछि तपाईँसँगको भलाकुसारी अनि तपाईँको त्यो गलालाई तपाईँको स्वरलाई सुन्नको निम्ति हामी उपस्थित हुनेछौँ Thank you. हेरे आए आफै राजी भएन मन परेको तिमी सानो तिम्रो आशा छैन मेरो मनमा बस्नलाई मेरो मनमा बस्नलाई भावनाको भेट तिमी आयो सदा छ अरूलाई त राम राम प्रवेश निषेध छ प्रस्ताव राख्न धेरै आए आफै राजी भएन मन परेको तिमी सानो तिम्रो आशा छैन मेरो मनमा बस्नलाई मेरो मनमा बस्नलाई भावनाको छ तिमी आयो छ अरूलाई त राम राम परवेश निषेध मेरो मनमा बस्नलाई भावनाको छ तिमी आयो छ अरूलाई त राम राम परवेश निषेध गरेपछि लाउँदा लाउँदा आधा भइसकायो हुन्छ भने हुन्छ भन हुन्न भने भयो मेरो मनमा बस्नलाई मेरो मनमा बस्नलाई भावनाको बेच तिमी आयो छ अरूलाई त राम राम प्रवेश निषेध तिम्रै पछि लाउँदा लाउँदा आधा भइसकायो तिमी आए स्वागत छ अरू आए राम टाटा भाइ चाहिँ यस्तै मिठो भाका तपाईँ माझ मैले राखेँ तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ लोगागनको व्यवसाय तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ र कोही साथी आउने तर्खर गरिराख्नु भएको छ राजको सङ्केत म उहाँलाई भित्रै निम्त्याउँछु हजुर नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो सिद्धिबाट सञ्जुक सन्जोको पछि के होला हजुर बुझ्न अलिक गाह्रो पर्यो सन्जोग के भन्नुभयो पछाडि के गर्नुहुन्छ हाम्रो सन्जोगजीले हेलो के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ कार्यक्रममा आउनु भएको छ कुन भएको गाउनुहुन्छ आज जहिले नै तिमीलाई नै सम्झिरहनु पर्ने सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् मैले भुल्न घाम पानी जहिले नि तिमीलाई नै सम्झिरहनु पर्ने जी निकै सुन्दर तरिकाले गाउनुभयो खुसी लाग्यो रेडियो रहनु रहनुहोला छुट्ने है त नमस्ते सन्जो गाउनुभएको थियो सिद्धिबाट तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रममा तपाईँ आइसकेपछि राम्रोसँग गीत गाउनुहुने साथीहरू मध्येबाट एकजनालाई हामी विजेता पनि बनाउने गर्छौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले हामीलाई दुईवटा माध्यमबाट सुनिराख्नु भएको छ ध्वनि तरङ्गमा एक सय चार थप्लो पाँच मेघर्समा र त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ दर्पण पारिरहेर मलाई साथ मिलिराखेको छ राजको र बोलिराख्ने आवाज हो तपाईँ आफ तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको र तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ हाम्रै गाउँ राम्रे पाखा पखेरामा जुन भाका गाएर हिँड्ने गर्छौँ लोक भाका जुन भाका हाम्रो मन मस्तिष्कमा बस्न सफल भएको छ मनमुटुमा बस्न सफल भएको छ ती भाकाहरू हामी गाउँछौँ गुनगुनाउँछौँ त्यो भाकाहरू गुनगुनाउन चाहनुहुन्छ भने पनि तपाईँ फटाफट फोन गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा राम्रोसँग गीत गाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउने गर्छौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराइदिनेछौँ र जसको लागि भने तपाईँ आउनुपर्ने हुन्छ तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ म सङ्गीतले तपाईँलाई पछि पछि साथ दिने नै छु र कार्यक्रम लोगागनको बसाई तपाईँले सुनि सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्चमा त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ एकैछिन मिठो भाका सुन्छौँ भाकापछि हामी छोटो विश्राममा जानेछौँ विश्रामपछि पुनः तपाईँ माझ हामी उपस्थित हुनेछौँ नतावती नलाई खातामा भेट भयो औसीको रातामा जिम्मा बाउकी छोरी छोरी छान्छु नि त कहाँ राई जिम्मा बाउकी छोरी अधेरोमा लाको माया काली छौकी गोरी नलाई खातामा भेट भयो औसीको रातामा जिम्मा बाउकी छोरी जान्छु नेता कहाँ राजिममा छोरी अधारोमा लाको माया काली छोकी गोरी अधारोमा लाको माया काली छौकी गोरी छोरी छोरी लाको माया काली काली छौकी सङ्गा जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हाल्छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस जेठो र माइलोले त कोरिया बोकेर धमाधम पैसा पठाउन थाले एक त पनि सेन्ट्रल कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ रे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नवलपरासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावस्वती थाना चोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउने एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउने जति सुन्यो सुनो सुनौ रहेछ हजुर लाउने रेडियो अर्पणमा सङ्गीत अनि समाचार आउँछ हजुर जहिले नि सुनिरहन्छु मैले नि सङ्गीत अनि समाचार आउँछ हजुर जहिले नि सुनिरहन्छु मैले नि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि यो किसिमको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागनको व्यवसायलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ भोलि राख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छु राजको कोही साथी आइसक्नु भएको छ राजको सङ्गीत म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो के छ शर्मिलाजीको हाल खबर खाजा खानुभयो अनि कौलेतिरको चाहिँ नयाँ नौलो खबर सुनाउनुहोस् सबै ठिकै छ है कुन भाका गाउनुहुन्छ आज मनहरीको पुल हुन्छ सुरु गर्नुहोस् है त पोल धोका दिने मायालाई यस्तै यस्तै भाका गाउनुभयो निकै सुन्दर तरिकाले गाउनु भएको छ शर्मिलाजी खुसी लाग्यो रेडियो सँगै रहनु होला छुट्टिन्छौँ है त नमस्ते शर्मिला आउनुभएको थियो काउलेबाट निकै सुन्दर तरिकाले गाउनुहुन्छ उहाँ र आउने गर्नुहुन्छ धेरै माया गर्नुहुन्छ उहाँले हामीलाई तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीले यो बाटो भएर तपाईँ आउनुहोस् यो बाटो भएर आउनुभयो भने लोगागनको यो बसाइँसम्म आइपुग्नुहुनेछ र यो बसाइँमा रहेर हामी हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी हिँड्ने गर्छौँ चाहे मेलापात जाँदा होस् चाहे गोठालो जाँदा होस् घाँस काट्न जाँदा होस् यस्तै यस्तै वनपाखामा हामी जुन भाकाहरू गाउँछौँ ती भाकाहरू टपक्क टिपेर यो बसाइँमा गाउने गर्छौँ तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर कोही साथी आउने तर्खर गरिराख्नु भएको छ राजुले सङ्केत गरिराख्नु भएको छ र तपाईँले हामीलाई दुईवटा माध्यममा सुनिराख्नु भएको छ एक सय चार थप्लो पाँच मेगार्सको ध्वनि तरङ्गमा त्यसै गरी तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ राख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ राजको र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउने गर्छौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउने गर्छौँ र तपाईँ गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर कोही साथी आउने तर्खर गरिराख्नु भएको छ राजसँग कुराकानी भइराखेको छु एकैछिनपछि म उहाँलाई पनि भित्र निम्न निम्त्याउने नै छु तपाईँको त्यो गलालाई तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने जमरको मैले गर्ने नै छु कोही साथी आइसक्नु भएको राज आउनु भएको छैन आउने तर्खरकै राख्नु भएको छ र मिसकल आइराखेको छ भनिराख्नु भएको छ मिसकल चाहिँ नगरिदिनुहोस् तपाईँ फोन गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला यो बाटो भएर तपाईँ आउनुभयो भने तपाईँको आफ्नै आँगन लोग आँगनमा आउन सक्नुहुनेछ आइपुग्नुहुनेछ यो बसाइमा रहेर चाहिँ तपाईँसँगै हामी गाउने गर्छौँ तपाईँको त्यो गलालाई तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमरको पनि रहनेछ एकैछिन एउटा भाका सुन्नुपर्छ होला राज कोही साथी आउनु भएको छ अरे म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो भरतपुरबाट प्रकाश आचार्य के गर्नुहुन्छ प्रकाशजीले बसी बसाइ हो है कार्यक्रम आउनु भएको छ कुन भाका गाउनुहुन्छ आज एकदमै हुन्छ ल सुरु गर्नुहोस् कोमल मुटु नपरोस् फुकाउन दैवले नि नसकुन्छु छुटाउन यो माया मारु नपरोस् हाम्रो प्रकाशजी निकै सुन्दर तरिकाले गाउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ है त नमस्ते प्रकाश सारे आउनुभएको थियो भरतपुरदेखि तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ आज अलिकति सन्चो छैन मलाई त्यही कारणले गर्दा पनि बोल्न अलिकति गाह्रो भइराखेको छ तपाईँसँग हामीसँग थोरै समय मात्र बाँकी छ अब चार बजेर बयालिस मिनट गइसकेको अवस्था छ यो बसाइमा तपाईँ पनि आएर गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला मौसम परिवर्तन भइराखेको छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् र यो मौसम परिवर्तन भइराख्दाखेरि धेरै अब भाइरल ज्वरोहरू फैलिने जमरको पनि भइराखेको छ त्यही कारणले गर्दा पनि तपाईँ आफ्नो स्वास्थ्यलाई अलिकति भए पनि ख्याल गरिदिनुहोस् ख्याल राख्नुहोस् अवश्य पनि तपाईँलाई सन्चो हुनेछ र कोही साथी आउने तर्खर गरिराख्नु भएको छ राजले सङ्केत गरिराख्नु भएको छ आउने तर्खर गरिराख्नु भएको छ एकैछिनपछि म उहाँलाई भित्र निम्ति आउने नै छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउने गर्छौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो मौकाको लागि नगुमाउनुहोला भन्न चाहन्छु र शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ यो बाटो भएर आउनुहोस् तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ कोही साथी आउनु भएको राज हुनुभएको छैन हामी अन्त अन्ततिर पनि आइपुग्न लागेका छौँ कार्यक्रमको चार बजेर त्रिचालिस मिनट गइराखेको अवस्था छ एकैछिन एउटा भाका सुन्नुपर्छ भनिराख्नु भएको छ राजले पक्कै पनि हामी एउटा भाका सुन्छौँ त्यसपछि पुनः हामी उपस्थित हुनेछौँ मलाई मैले तातिए किराई सेउलिएर भैँसको र मैले आफ्नो बखन ओइ मैया के गर्छु आफैले तातिए किराई सेउलिएर भैँसको र मैले भैँसको र मैले मलाई मन पर्यो नि साह्रै जीवन जिउने लाछ नि आमा बिर्खाए किराई मै खान्छु and go, my भाग सँगसँगै अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ अब भने छुटिनुपर्छ भन्ने सङ्केत मैले मिलिराखेको छ पाइराखेको छु राजबाट आज जम्मा जम्मे तिनजना साथीहरूको सहभागिता रहेको थियो संजोग आउनुभएको थियो सिद्धिबाट शर्मिला गुरुङ काउलेबाट प्रकाश आचार्य आउनुभएको थियो भरतपुरबाट तिनैजना साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको विजेता बन्न सफल हुनुभएको छ तपाईँले गेस गरिरा सक्नु भएको होला तपाईँले सुरुदेखि नै सुन्नुभएको हो भने तिनजना साथीहरू मध्येबाट को विजेता बन्नुभयो त्यो तपाईँले पक्कै पनि थाहा गरिसक्नु भएको होला आजको विजेता बन्न सफल हुनुभएको छ काउलेबाट आउनुभएको थियो शर्मिला गुरुङ निकै राम्रोसँग गाउनु भएको थियो मनरीको पुल यो मिठो भाका गाउनु भएको थियो उहाँले धेरै धेरै बधाई दिन चाहन्छु तपाईँले जित्नु भएको छ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले जित्नु भएको छ आफ्नो मौका नगुमाउनुहोला भन्न चाहन्छु अर्को साताको शनिबार साढे तिन बजेभित्र तपाईँ रेडियो अर्पणको कार्यालयमा आइपुग्नुहोला भन्न चाहन्छु र तपाईँलाई पुनः एकपटक बधाई दिँदै यतिन्जेल सुनेर साथ दिनुभयो फोन गर्नुहुने तपाईँ सबै सबैलाई पुनः एकपटक धन्यवाद मिस कल गर्नुहुनु हुने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै मित्र दिपेन्द्र पनि भोलि बिहान पुनः नौ बजेपछि कार्यक्रम मेरो रचनाको बसाइमा भेट्ने बाचासहित छुट्टिन्छु हवस् त नमस्कार हरी पढी माया सँग के भनी बोल्ने हो मनको कुरा कसरी खोल्ने हो माया सँग के भनी बोल्ने हो समाजको दर्पण होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान